नमस्कार अनि हार्दिक स्वागत अभिवादन कार्यक्रम ओजेलका खबरमा म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरको आज हामी चार सय उनासाठी श्रृङ्खलामा छौँ आजको श्रृङ्खला हामीले स्टुडियोबाट तयार नपारी हिँड्दै हिँड्दै तयार पार्दैछौँ त आज हामी प्रस्तुत गर्नेछौँ लघु वित्तको ऋणको तनाव सहन नसकेर गुल्मीका एक पुरुषद्वारा आत्महत्या तत्पश्चात उनका छोरा छोरी र श्रीमतीको बिचल्लीको कथा पस्किने छौ त अबको पौने एक घन्टा हामीसँगै रहनुहोला सर्वप्रथम हिँड्दा हिँड्दै तयार पारिएको एक रिपोर्ट पस्किन चाहन्छौ सारङ्गीको धुनले मागी खाना खोजिरहेको छैन एउटी महिलाको जीवनको दुहाई मागिरहेको छ हामी रिपोर्टिङका क्रममा गुल्मीको गुल्मी दरबार गाउँपालिका वडा नम्बर पाँच साबिक अमर अर्बाथोक गाविसमा जाँदै गरेको अवस्थामा बाटोमा हामीले भेट्यौँ सारङ्गी बोक्नुभएका एकजना दाजु र उहाँको साथमा रहनुभएका एकजना भाइ जसलाई हामीले भेटेर सोद्धाखेरि उहाँहरूले हातमा एउटा रजिस्टर बोक्नु भएको थियो र साथमा एउटा कार्यालयको सिफारिस पत्र बोकेर हिँड्नु भएको रहेछ हामीलाई प्राप्त यस विवरण अनुसार अर्खाचीको सन्धिखर्का नगरपालिका वडा नम्बर नौ बस्ने केशबहादुर गन्धर्वको श्रीमती अस्मिता गन्धर्वले यस कार्यालयमा दिएको निवेदन अनुसार विगत दुई वर्षदेखि फोक्सो लिभर खराबी भई उपचार गर्नका लागि घरको आर्थिक अवस्था कमजोर भएको हुँदा निजलाई उपचार गर्नका लागि आफू सक्दो मानवीय नाताले सहयोग गरिदिनु हुनका लागि सिफारिस साथ अनुरोध गरिन्छ भनेर सन्धि खर्कको वडा नम्बर नौ वडा कार्यालयबाट सिफारिस भएको छ र यसमा त्यहाँका वडा अध्यक्ष देवीबहादुर रायमाझीले हस्ताक्षर गर्नुभएको छ तस्विर सहित यो सिफारिस पत्र प्राप्त गरिरहेका छौँ र अस्मिता गन्धर्वका श्रीमान हुनुहुन्छ यहाँ केशबहादुर गन्धर्व केशबहादुरजी घरको आर्थिक अवस्था कमजोर भएपछि यसरी हिँड्नु भएको हो अहिलेसम्म कति उठेको छ अस्ति अरखाँची बलकोटतिर घुमेको सर पच्चिस हजार रुपियाँ थियो पच्चिस सय पच्चिस हजार पच्चिस हजार हजुर अहिले गुल्मी आएको आज दुई दिन भयो अहिले यहाँ गुल्मी आदि कति उठिया छ छ हजार रुपियाँ छ हजार उठिया छ कहाँ हुनुहुन्छ अहिले श्रीमती अहिले भरतपुर भरतपुर हुनुहुन्छ छोराछोरी कति छन् एउटा नानी एउटा बाबु एउटा नानी एउटा बाबु अहिले घरमै छन् तिनीहरू हजुर दुई वर्ष भएको यस्तो बिमार भएको बिमार भएको दुई वर्ष भयो सर पहिलादेखि मैले आफ्नो बाह्र फर्म थियो बाह्र फर्म बेचियो घरको भैँसी यताउति सब बेचियो त्यसले नसकेर चाहिँ स्कुल एउटा घरले आफ्नो नजिक उहाँले भनेर चाहिँ हामीले सिपासी बनिन्छौँ आफूले चिने जानेको ठाउँमा हिँड्न दुई चार पैसा सहयोग उठ्छ भन्नु हामी त्यसरी तपाईँले गीत पनि जोडाउनु भएको छ तपाईँले सँगै हिँड्दाखेरि पैसा उठाउने क्रममा तपाईँको नाम चाहिँ के पर्यो मेरो लोके लोकबहादुर के गन्धर्व घर चाहिँ कहाँ हो गर्दैन नगरौँ अरू अर्का अर्को पर्छ ल गाइदिनुहोस् न त कसैले सहयोग गर्न चाहनुभयो भने तपाईँको मोबाइल नम्बर बताइदिनुहोस् न अन्ठानब्बे चार उन्तिस अन्ठानब्बे चार उन्तिस पन्चासी जिरो छैसठी पन्चासी जिरो छैसठी छैसठी सबैसँग के भन्न चाहनुहुन्छ के भन्नु सर अब माथि माथि हाम्रो पाउँछ छैन है अब आफू सधैँ गाउँघरमा अब आफ्नो जानु बुझेको गाउँघरको छिमेकी अब स्कुल सरहरूले एउटा अध्यक्षहरूले सचिवहरूले भनेको अनुसारले गाउँघरमा सहयोग उठाउने त्यही गरी हामी हिँड्दा हिँड्दै यो तयार पारेको यो रिपोर्ट हो जो अर्खासीदेखि साथमा सारङ्गी लिएर वडा कार्यालयको सिफारिस लिएर आउनु भएको छ यहाँको नाम के भन्नुभयो फेरि केशबहादुर गन्धर्व सन्धिखर्क नगरपालिका वडा नम्बर नौबाट अहिले गुल्मी प्रवेश गर्नु भएको छ र हामीले गुल्मी दरबार गाउँपालिका वडा नम्बर पाँचको अमर अर्ब थोकमा उहाँलाई हामीले भेटिरहेका छौँ र कृपया उहाँको बिलाउन सुनिरहनु भएको छ सारङ्गीको धुनबाट पनि उहाँले पोस्किनु भएको छ घर घरमा डुल्नु भएको छ उहाँहरू घर घरमा जहाँ जहाँ आउनुहुन्छ जे जति सक्नुहुन्छ त्यति सहयोग गरिदिनु होला र देश विदेशमा हुनेहरूले उक्त मोबाइल नम्बरमा सम्पर्क राखेर उहाँहरूलाई सहयोग गरेर उहाँको श्रीमतीको जीवन बचाइदिनुहोस् भन्ने आग्रह गर्दै सहकर्मी रामकृष्ण कणेलका साथ यो स्थलगत रिपोर्ट यही बिट मार्न चाहन्छु हस् धन्यवाद है त एकचोटि सुनाउनुहुन्छ फेरि एकचोटि सुनाउनुहोस् र हामी बिदा हुन्छौँ यससँगै छ है त ल अब गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटोमा लघु वित्त वित्तीय संस्थाको ऋणको तनावले आत्महत्या गर्न बाध्य एक पुरुषका श्रीमती र छोराछोरीहरूको बिचल्लीको कथा त्यसमा पनि दलित गरिब बस्तीहरूमा च्याउ उम्रेजे उम्रेका लघुवित्तहरूले जथाभावी ऋण प्रवाह गर्दा सामाजिक असरका बारेमा हामीले विगतदेखि उठान गर्दै आएको विषयले अहिले धेरै ठाउँमा थप सामाजिक विकृति विसङ्गति र डरलाग्दा घटनाहरू निम्तिएको कुराहरू हामीलाई प्राप्त हुँदै आएको छ त्यही मध्येको एउटा घटना लिन हामी यति बेला गुल्मीको गुल्मी दरबार गाउँपालिका वडा नम्बर पाँच साबिक अमर अर्वथोक गाविस राणा टोलमा आइपुगेका छौँ यहाँनिर एकजना पुरुषले लोकवित्तको ऋणले तुम्म भएर उहाँलाई ऋण माग्न जाँदा अपमान सहन नसकेर उहाँले आत्महत्या गरेर ज्यान लिनुभएको घटना लिन हामी यहाँ आइपुगेका हौ यस गाउँका पचास वर्षीय रविलाल सुनार जो एक दशक अघिदेखि एउटा स्वाभिमानका साथ विद्यालयमा शिक्षक हुनुहुन्थ्यो र पढाउँदै आउनु भएको थियो एउटा स्वाभिमानी शिक्षकले गाउँमा केही गर्छु भनेर कुखुरा पालनका लागि उहाँले ऋण सुरु गर्नुभयो कर्मश ऋण लिँदै जाँदा उहाँले कुखुरा पालन गर्छु भन्नुभएको थियो त्यो कुखुरा पालनबाट उहाँले फाइदा लिन सक्नु भएन एकपछि अर्को हुँदै ऋण बढ्दै गयो झन्डै सोह्र सत्र लाख रुपियाँ ऋण पुग्दै थियो उहाँ ऋणले तुम्मा भएपछि र त्यसमा पनि पढाउने शिक्षकलाई एकजना लघुवित्तका व्यक्तिले बेइज्जत गरिसकेपछि उहाँ स्कुल जाने क्रममा झुन्डिएर आत्महत्या गर्नुभयो यो गत मक्सिर पाँच गते बिहानको घटना हो जनप्रावि आधारभूत विद्यालय पढाउनु पढाउनुहुन्थ्यो छत्रकोट गाउँपालिका पाँचमा पर्दछ उहाँ घरबाट खाना खाई स्कुल जाने क्रममा अर्कैको खाली घरमा झुन्डिएर आत्महत्या गर्नुभयो त्यसपछि थप विचलित भएको छ यो परिवारमा सोह्र सत्र लाख रुपियाँ ऋणको भारी एकातिर छ ससाना लालाबाला के उद्धार हुन्थ्यो कि भनेर उहाँले हामीलाई बोलाउनु भएको उहाँको श्रीमतीले उहाँको श्रीमतीको नाम हो नेत्रकला सुनार जो पैतिस वर्ष कि हुनुहुन्छ एक छोरा दुई छोरी छोरीहरू हुनुहुन्छ उहाँलाई श्रीमानको मृत्युपछि थप भार भएको छ दिनौ जसो उहाँले हामीलाई फोन गरेर केही उद्धार हुन्थ्यो कि भनेर आग्रह गरेपछि हामी यहाँ आइपुगेका हौ अब हामी ढिलै नगरी दुःख पीडा लिन चाहन्छौ रविलाल सुनार हुनुहुन्छ जो हामीले यहाँ तस्विर देखिरहेका छौँ जन्म मिति दुई हजार अठाइस चार एक सोह्र मिति दुई हजार अठहत्तर आठ महिना पाँच गते भनेर लेखिएको छ तपाईँहरूको ऋण त धेरैमा रहेछ नि है अहिलेसम्म कतिवटा संस्थाबाट लिनु भएको छ यसरी नौवटा संस्थाबाट ऋण के का लागि लिनुभएको पहिला कुखुरा पाल्ने गरिरहेका थियौँ के अरे कुखुरा पाल्दा पाल्दै ताउनी त्यहाँबाट एउटाबाट अर्कालाई तिर्ने अर्कोबाट अर्कालाई तिर्ने अनि तपाईँले मासिक किस्ता बुझाइरहनु भएको थियो झन्डै आठ नौवटा संस्थाबाट लघु वित्त र ब्याङ्कबाट ऋण लिनुभएको छ कहाँ कहाँबाट लिनुभएको छ मैत्री मैत्री जनस्थानबाट फेरि बिस वर्षबाट गौडाकोट गौडाकोट सूर्यदयबाट लुम्छा मेरो माइक्रो फाइनेन्सबाट त टक्सर मेरो नेपाल एग्रोबाट खर्ज्याङ गोलुवा लोकभित्तेबाट र मिरमिरेबाट बलकोट रिडी भनेपछि आठ नौवटाबाट लिनुभयो उपलब्धि भएन खालि तपाईँहरूले जुन ग्लोबल आइएमई लघुवित्त खर्ज्याङबाट दस लाख रुपियाँ धितो राखेर ऋण लिनुभयो त्यो